छोरी छ उनै मेरो मान मोटो भारी छ फर्के आइन परदेश पसेर तिम्रै यदमा दिन रात sama आइना परदेश पसेर तिम्रै यादमा दिन डल्छ डल्छ एकान्तमा रुँदै रुँदै बसेर पुर्याउँछ कहाँसम्म त्यतै जान्छु लै जान्छ जस फर्के आइन परदेश बसेर तिम्रै यादमा दिन ढल्छ रत ढल्छ एकान्तमा रुँदै रुँदै बसेर तिम्रै यादमा दिन ढल्छ रत ढल्छ da da da da रदमा दिन डाक्छ Brazil.